goes out to you मेरो बाबाले भन्थे जीवन बाँच्न गाह्रो हुन्छ खुसियालीको मौसममा हाँस्न गाह्रो हुन्छ अनि आमाले भन्थे नाम्लो मान्छे बन्नु रे बिए पास गरे पछि बुहारी ल्याउनु रे त्यही आशमा सबै ठिकै हुन्छ पनि बसिरहे म पनि तर समय बिति जाने हो कि सोचे बस्दैछु म किन बस्छु स्याड एन्ड लोन्ली हेर्छु साथीहरू सबै भए मनका रोगी हजारौँ सागहरू साढे सातको दशा पोखी अभियान चाहिँ खोज्ने यो मेरो हातको रोटी त्यही पनि केही नबोली तेरो दोस्ती ल आफ्नो सोची खुसीको खोजीमा हिँड्ने पात्र होइन म कोही जोगी न त कोही फौरी ढोगी साधु सन्त न त कोही दौरी गाउने गन्धर्व न त कोही फालेक्सेसन जसको नाम प्रचण्ड म त एउटा कथा हो मेरो एउटै छ गन्तव्य त्यो सत्य धर्म धर्म फुटा छ यो धर्म आफ्नो भन्ने मान्छे नै यहाँ बुझ्या छैन मर्म न त भाग्यले नै दिन्छु साथ जीवन भयो भविष्य आफ्नो सामा बस्ती दिन रात दैवले नि माने रात त्यस्तै कुरा हो एक्लो यो केटाको सामानको झरी मुनि बाटोमा भेटाको त होइन तर उसको मनको बेथा हो यो स्वार्थी संसारमा बाँचेको सानो चेष्टा हो उसलाई के थाहा यो लडाइँ यो सङ्घर्ष सबै बेकार हो यो समाज यो सहर राज्यको मेला हो हो हामीलाई थाहा भए पनि हामी त्यही नेताको चेला हो सेना हो बेला भयो नेतालाई बचाउने पनि मात्र होइन म पो देऊ दुई हात सघाउने समान छ बचाउनु सो यो देश पेसा जस्तो सरकारसँग खाइसक्यो हरेस up on They long to go far.